अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसार भरेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट ताप्लेचुङको थुङ्कमा पहिरो जाँदा सातजनाको ज्यान गयो आठजना बेपत्ता ज्यान गुमाउने मध्ये एकजनाको परिचय खुल्न बाँकी संविधान सभा निर्वाचन अध्यादेशका विषयमा आज सरकारले छलफल गर्दै पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिको लागि आज सिफारिस हुने बादरमुडे घटना भएको आज आठ वर्ष पूरा घटनास्थलमा शोकसभाको आयोजना जताभावी संसारण भएको औषधि पसल व्यवस्थित गर्न सरकारको पहल उत्तर पश्चिम अफ्रिकामा सक्रिय रहेको आतंकवादी संगठनको बारेमा सूचना दिनलाई पुरस्कारको घोषणा र विश्वकप क्रिकेट प्रतियोगिताको रूपमा लिने आइसिसी च्याम्पियनसिप ट्रफी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 शहीद स्मृति क्याम्पस अगाडि आज बिहान नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको ज्यान गएको छ रत्नगर तीन शान्तिचोक बस्ने वर्षसाठीको पैदल यात्री स्थानीय गंगा पराजुलीको घटनास्थलमा नै ज्यान गएको प्रहरले जनाएको छ ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको प्रहरले बताएको छ सरकारले संविधान सभा निर्वाचन अध्यादेशका विषयमा आज छलफल गर्दैछ दलहरूलाई भोलिसम्मको सहमतिको समयसीमा दिनुभएका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आज निर्वाचन ऐनका विषयमा छलफल गर्ने मन्त्री परिषद श्रोतले जनाएको छ मन्त्री परिषद बैठकमा सचिवहरूको सरुवाका विषयमा पनि छलफल हुनेछ अहिले राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको सचिवालय लगायत चार निकायमा सचिव पद खाली छ निर्वाचन घोषणापछि आचार संहिता लागू हुने भएकाले सरकारले त्यसअघि नै सचिवको सरुवा गर्ने तयारी गरेको छ बैठकमा मन्त्रालयगत अरू एजेन्डा पनि रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको सचिवालयले जनाएको छ मन्त्री परिषद बैठक अहिले केबेरमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बस्दैछ पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिको लागि आज सिफारिस हुने भएको छ आज बस्ने न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ बैठक दिउँसो एक बजेको लागि बोलाइएको छ स्रोतका अनुसार पुनरावेदन अदालतमा एकाउन्न जना न्यायाधीशहरू सिफारिस गर्ने तयारीमा छन् झण्डै चार वर्षदेखि पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त हुन सकेको छैन पन्ध्र दिन न्यायाधीश उम्मेद्वारलाई प्रस्तुति प्रस्तुत गर्न लगाएपछि परिषदले न्यायाधीश सिफारिस गर्न लागेको हो बादरमोडी बम विस्फोट घटना भएको आज आठ वर्ष पुगेको छ दुई हजार बैसठी साल ज्येष्ठ तेइस गते तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परि अडतिस जनाको ज्यान गएको स्थान कल्याणपुरको बादरमोडे खोलाको परिसरमा आज दबौ शोक सभाको पनि आयोजना गरिएको छ घटनामा अन्य पचहत्तर जना घाइते भएका थिए शोकसभा कार्यक्रममा मानवाधिकार कर्मी पत्रकार तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थिति रहने बादरमोडे संघर्ष समितिका अध्यक्ष मुक्ति लामिछानेले जानकारी दिनुभयो गर्नुभयो साथै शोक सभासँगै दीप प्रज्वलन पनि गरिने र संघर्ष समितिका भावी योजनाहरू तय गरिने पनि लामिछानेले बताउनुभयो यसअघि माडीको बादरमोडे घटना पीड़ितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रूपियाँ पीड़ितहरूले नलिने घोषणा गरेका छन् फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी आउनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रसन्नले बादरमोडे घटनाका पीड़ितले आफ्नो सो विवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभयो भएको थियो मोहन वैद्य नेतृत्वको नेकपा माओवादी निकट मजदुर संगठनले आजदेखि देशभरका उद्योग कल कारखाना बन्द गरेको छ मजदुरको न्यूनतम तलब पन्ध्र हजार रुपियाँ हुनुपर्ने माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशभरका कल कारखाना र उद्योग बन्द गरेको हो महासंघका संयोजक रामदेव आचार्यले आफूहरूको मागलाई सरकार र उद्योगी व्यवसायीले सम्बोधन नगरेको कारण बन्द गर्नु परेको बताउनुभयो एक दिनको बन्दले अरबौं रुपियाँ घाटा बिहुनुपर्ने भन्दै उद्योगी व्यवसायले बन्द फिर्ता लिन आग्रह गरेका छन् नेपाल उद्योग वाणिज्य महासंघले सबैको सहमतिमा न्यूनतम तलब तोकिएको भन्दै बन्द फिर्ता लिन आग्रह गरेको छ यसअघि विभिन्न मजदुर संगठन सरकार र उद्योगी व्यवसाय बीच मजदुरको न्यूनतम तलब आठ हजार रुपियाँ पुर्याउने सहमति भएको थियो जथाभावी सञ्चालन भइरहेको औषधि पसललाई व्यवस्थित गर्न सरकारले पहल थालेको छ देशभरका औषधि पसलमा अनुगमन गरे पनि फेरि दोहोऱ्याएर अनुगमन गर्न नसक्दा अनुमति नलिएका औषधि पसलहरू पुनः सञ्चालनमा आएपछि व्यवस्थित गर्न औषधि व्यवस्था विभाग जुटेको हो दर्ता नभएका पसल सञ्चालनको लागि अनुमति नलिएका कुनै जानकारी बिना औषधिको कारोबार गर्ने पसललाई एकपटक बन्द गरे पनि फेरि अनुगमन हुन नसक्दा औषधिको जथाभावी बिक्री वितरण बढ्दै गएको छ यस्ता व्यवसायलाई कानूनको दायरामा ल्याउन आउँदो साउन महिनादेखि विभागले अनुगमनलाई तीव्रता दिने तयारी गरेको छ एकपटक अनुगमन भएका पसलमा फेरि दोहोऱ्याएर छड्के चेक जाँचमा जाने तयारी भएको विभागका फार्मेसी अधिकृत पदम प्रसाद पौडीले बताउनुभयो पहिले जनशक्तिको अभावले अनुगमनलाई व्यापकता दिन नसकेको तर अहिले कर्मचारीको दरबन्दी संख्या थप भएकाले साउनदेखि कडा रूपमा प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो मुक्त कमलरीको बन्दको कारण आज पनि पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ दाङ बाँके बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा गाडी कम चलेका छन् बजार पनि खुलेका छैनन् संघर्ष समितिका सचिव सन्तोष दहितले एकीकृत नेकपा माओवादीका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 एक सौ र चोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक नियम पालना गरौँ अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले उत्तर र पश्चिम अफ्रिकामा सक्रिय रहेका आतंकवादी संगठनको बारेमा सूचना दिनलाई पुरस्कारको घोषणा गरेको छ आतंकवादी संगठनलाई निस्तेज पार्न अमेरिकाले त्यस क्षेत्रमा पहिलो पटक पुरस्कारको घोषणा गरेको हो अमेरिकी विदेश मन्त्रालयले चरमपन्थी संगठन बोको हरामका नेता अबु बकर सेकाउका बारेमा जानकारी दिनलाई सत्तरी लाख डलर इनाम दिने घोषणा गरेको छ साइड इन ब्लड बटालियनका नेता मोक्तर बेल मोक्तरका बारेमा सूचना दिनेलाई पचास लाख डलरसम्म पुरस्कार पाउने अमेरिकाले जनाएको छ यस्तै पश्चिम एसियामा सक्रिय एक्युआइएम र मुजाओका शीर्ष सदस्यहरूको बारेमा जानकारी दिनेलाई पनि इनामको घोषणा गरिएको छ एक्युआइएम नेता र मुजाओका प्रवक्ताका बारेमा सूचना दिनलाई तीस लाख डलर पुरस्कार राशिको घोषणा गरिएको छ यी संगठनहरू विदेशी नागरिकको अपहरण र हत्या गर्नुको साथै उत्तर पश्चिम अफ्रिकामा हिंसात्मक घटनामा संलग्न हुँदै आएको अमेरिकाको ठहर छ अब खेल समाचार विश्वकप क्रिकेट प्रतियोगिताको रूपमा लिने आइसिसी च्याम्पियन्स ट्रफी आजदेखि शुरू हुँदैछ सन् उन्नाइस सय अन्ठानब्बेदेखि शुरू भएको प्रतियोगिताको यो सातौं संस्करण हो बेलायतको कार्डिफमा रहेको सोफिया गार्डेन्समा नेपाली समयअनुसार दिउँसो सभा तीन बजे शुरू हुने उद्घाटन खेलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् दुई समूहमा विभाजन गरेको प्रतियोगिताको समूह दक्षिण अफ्रिका भारत पाकिस्तान र वेस्ट इण्डिज रहेका छन् त्यस्तै समूहमा अस्ट्रेलिया इङ्ल्याण्ड श्रीलंका र न्यूजील्याण्ड रहेका छन् दुवै समूहबाट दुई दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन् सन् उन्नाइस सय अन्ठानब्बेमा बंगलादेशमा भएको पहिलो संस्करणमा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो भने सन् दुई हजारमा केन्यामा भएको दोस्रो संस्करणमा न्यूजील्याण्ड र सन् दुई हजार दुईमा श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भारत र श्रीलंकाले संयुक्त रूपमा जितेका थिए त्यस्तै दुई हजार चारमा इङ्ल्याण्डमा भएको प्रतियोगितामा वेस्ट इण्डिज सन् दुई हजार छमा भारतमा र सन् दुई हजार नौमा दक्षिण अफ्रिकामा भएको खेलमा अस्ट्रेलियाले उपाधि जितेको थियो ¡Tú, tú, र राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ समूह डी अन्तर्गत आज सकिने खेलले अन्तिम आचमा पुग्ने सबै टोलीको छिनोफानो लाग्नेछ दिउँसो त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्ड्स र चौथो स्थानको बोयज युनियन बीच प्रतिस्पर्धा हुनेछ दिउँसो दुई बजेपछि खेल शुरू हुनेछ यसै आज हुने खेलमा जावला खेल र हिमालयन शेर्पा पनि आमुने सामुने हुनेछन् चारवटै टिमको समान तीन अङ्क भएकोले आज विजय हुने टिम क्वार्टर फाइनलमा पुग्नेछ भने बराबरी भए गोल अन्तरको आधारमा अन्तिम आठमा पुग्ने टिमको छिनोफानो हुनेछ तापले जुमको प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक थोकीमा पहिरो जाँदा सातजनाको ज्यान गयो आठजना बेपत्ता ज्यान गुमाउने मध्ये एकजनाको परिचय खुल्न बाँकी संविधान सभा निर्वाचन अध्यादेशका विषयमा आज सरकारले छलफल गर्दै पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिको लागि आज सिफारिस हुने बादरमोडी घटना भएको आज आठ वर्ष पूरा घटनास्थलमा शोकसभाको आयोजना जथाभावी सञ्चालन भएको औषधि पसल व्यवस्थित गर्न सरकारको पहल उत्तर र पश्चिम अफ्रिकामा सक्रिय रहेका आतंकवादी संगठनको बारेमा सूचना दिनलाई अमेरिकाद्वारा पुरस्कारको घोषणा र विश्वकप क्रिकेट प्रतियोगिताको रूपमा लिने आइसिसी च्याम्पियन्स ट्रफी आजदेखि शुरू हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार लागि सुन्नु हजुर मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूलाई विशेष जानकारी काठमाडौँ वीर अस्पतालका वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ डाक्टर मनोज शाह यही ज्येष्ठ चौबिस गते शुक्रबार र पच्चिस गते शनिबारका दिन रत्नगर अस्पताल प्रारी टाँडीमा आउँदै हुनुहुन्छ त्यसैले सम्बन्धित बिरामीहरूले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराइन्छ बिरामी जाँच्ने समय शुक्रबार अपराह तिन बजेदेखि सात बजेसम्म र शनिबार बिहान आठ बजेदेखि एक बजेसम्म सम्पर्क रत्नगर अस्पताल प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाँडी फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस पुनश्च उक्त दिन मधुमेह रोगका बिरामीहरूको सुगर परीक्षण निशुल्क गरिनेछ शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim